नेपाल भारत सीमाबाट नौ किलो सहित दुईजना पक्राउ कोखमा राखेर लागौसत तस्करी गरिरहेको अवस्थामा कञ्चनपुरबाट पनि एकजना पक्राउ अत्याधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा आजबाट दाउरा वितरण गर्ने चिसोको प्रभाव वस्तु भावमा समेत देखिन थाल्यो देशभरका अडतिस जिल्ला खुल्ला दिशामुक्त घोषित सुदूरपश्चिमका चार जिल्ला मात्र खुल्ला दिशामुक्त हुन बाँकी र सुदूरपश्चिम खप्तर गोल्ड कपमा भुटानको डक स्टार दोस्रो चरणमा प्रवेश प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु धनगढ़ी उपमहानगरपालिकाले उन्नाइस धनगढ़ी उपमहानगरपालिका उन्नाइस स्थित नेपाल भारत सीमाबाट नौ किलो चरेसहित दुईजनालाई प्रहरले पक्राउ गरेको छ सीमा पारी जाँदै गरेका बाजरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेस बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ उनीहरूको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो पक्राउ परेका रोकाया यसअघि पनि चरेस मुद्दामा फरारको सूचीमा रहेका थिए उनीहरूमाथि अनुसन्धान थालिएको छ यसैगरी चोरी भएका दुई मोटरसाइकल सहित तीनजनालाई पक्राउ गरिएको छ धनगढ़ी उपमहानगरपालिका दशका मनिष चौधरी राज चौधरी र रामजीत चौधरीले विभिन्न मितिमा चोरी भएका से दुई प एकसठी छत्तीस र से दुई प पञ्चासी शून्य तीन नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको थियो यसैबीच महेन्द्रनगरका एक युवाले कोखमा राखेर लागोस तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको छ भारतबाट नेपालतिर तस्करी गरिरहेको अवस्थामा हिजो बिहान सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले भीमदत्त नगरपालिका दश सुका सालका तेइस वर्षीय रामसिंह धामीलाई पक्राउ गरेको हो सशस्त्र सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गोल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्रबहादुर केसीले धामीले कोखमा लागू औषध राखेर नेपालतिर तस्करी गरिरहेको अवस्थामा सशस्त्रले गड्डाचौकी सीमा क्षेत्रमा पक्राउ गरेको बताएका छन् उनका अनुसार धामीले कोकमा च्यापी राखेको नाइट्रोभेट ट्याब्लेट नामक एक हजार पचास थान लागू औषध समेत फेला परेको छ धामी पैदलै कोक च्यापेर महेन्द्रनगरतिर आइरहेका थिए धामीले भारतबाट यसरी लागु ओसार पसार महेन्द्रगढ़देखि काठमाडौँ लगायतका विभिन्न स्थानमा पठाउने गरेको समेत सशस्त्रको दावी रहेको छ सशस्त्रले हिजै धामीलाई कार्यवाहीका लागि औषध औषधसहित सहित नेपाल प्रहरलाई बुझाएको छ कञ्चनपुर प्रहरले भने पक्राउ गरेका धामीसहित लागू औषधका बारेमा अनुसन्धान गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाउने बताएको छ केही दिन यता बाक्लो होस् र शीतलहरका कारण अत्याधिक रूपमा चिसो बढेपछि धनगढ़ी उपमहानगरपालिकाले नगर क्षेत्रमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने भएको छ चिसोले जनजीवन प्रभावित भएकाले नगरवासीलाई राहत पुगोस् भन्ने उद्देश्यले आज बिहानदेखि नगर क्षेत्रका विभिन्न ठाउँमा दाउरा वितरण गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ यस्तै जाडो मौसम शुरू भएसँगै दाउराको कारोबार पचास प्रतिशतले वृद्धि भएको छ गर्मी मौसमको तुलनामा पचास प्रतिशत भन्दा दाउराको कारोबार बढ़ेको दुई टिम्पोरिया Timber Corporation of Nepal Limited शाखा कार्यालय धनगढ़ीले जनाएको छ पुष महिनाको मध्यसम्म पारिलो घाम लागेको कैलालीमा बुधबारदेखि बाक्लो हुस्सु र शीतलहरका कारण बढ़ेको चिसोका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ चिसोका कारण मानिसहरू घरमै बस्न थालेपछि बजार क्षेत्रमा मानिसहरूको आवत जावत पनि पातलिएको छ भने दैनिक मजदूरी गरेर गुजारा गर्दै आएका मजदूरहरू समस्यामा परेका छनृ यसैलाई मध्यनजर गर्दै धनगढ़ी उपमहानगरपालिकाले आज बिहानदेखि नगर क्षेत्रका विभिन्न ठाउँमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने भएको हो यसैबीच बढ़दो चिसो र शीतलहरका कारण कैलालीमा पशु चौपाया बिरामी पर्न थालेका छन् केही दिनदेखि बढ़ेको चिसो र शीतलहरका कारण पशु चौपा बिरामी पर्न थालेको जिल्ला पशु सेवा कार्यालय कैलालीले जानकारी दिएको छ जिल्ला पशु सेवा कार्यालय जिल्लाका पाँचवटा पशु सेवा केन्द्र र नौवटा उपकेन्द्रमा अहिले दैनिक रूपमा दसदेखि पन्ध्र पशु चौपायाहरूलाई उपचारको लागि कृषक ल्याउने गरेको पशु चिकित्सक केशव दत्त जोशीले जानकारी दिएका छन् कारणले पशुमा श्वास प्रश्वास आउमासी दूध उत्पादनमा कमी दुब्लाउँदै जाने लगायत समस्या देखिने गरेको पशु चिकित्सक जोशीले जानकारी दिएका छन् गाई भैँसीहरूमा चिसोका कारण बाट घाँस नखाने छेर्ने जस्ता लक्षण देखिएको छ जिल्लाका केही क्षेत्रमा चिसोले गाई बाख्रा गोरु भैँसीहरूमा पनि रोग लागेर मरेको पाइएको पनि उनले जानकारी दिएका छन् जाडोको समयमा गाई भैंसीलाई कसरी न्यानो पार्न सकिन्छ भन्ने ज्ञान नभएका कारणले पनि पशुहरू मर्ने गरेको उनले बताएका छन् जाडो मौसममा गोठमा पशुको न्यानोको लागि सोतरको प्रयोग गर्नुपर्ने जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक तथा सूचना अधिकारी मीनबहादुर थापाले कृषकहरूलाई आग्रह गरेका छनृ खानेपानी तथा सरसफाई मन्त्रालयले हालै अडतीस जिल्लालाई खुल्ला दिशामुक्त जिल्लाका रूपमा घोषणा गरेको छ मन्त्रालयले सन् दुई हजार सत्रको अन्त्यसम्म हरेक घरमा चर्पी बनाउने उद्देश्यका साथ काम गरे पनि हाल अडतीस जिल्ला मात्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको हो मन्त्रालयका सचिव भीम उपाध्यायले दिशा पिसाबले गर्दा जथाभावी फोहोर हुने र अनेक प्रकारका रोग लाग्ने भएको हुँदा मन्त्रालय चाँडो खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काममा जुटेको जानकारी दिएका छन् सचिव उपाध्यायले हाल अठासी प्रतिशत जनताको घरमा चर्पी रहेको भन्दै तोकिएकै समयमा देशभर नै चर्पी बनाएर खुल्ला दिशामुक्त देश बनाउने बताएका छन् सुदूरपश्चिममा भने खुल्ला दिशामुक्त जिल्लाको संख्या पाँच पुगेको छ अब सुदूरपश्चिमका कैलाली डोटी दार्चुला र कञ्चनपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेका छनृ कैलालीको लम्की चुहा नगरपालिका दुई अन्तर्गत पूर्व पश्चिम राजमार्गको दुबेनी खोला नजिक गाडीको ठक्करबाट वयस्क भाले चित्तल मरेको छ नेपालगंजबाट महेन्द्रगढतर्फ आउँदै गरेको भे एक ज छ सय एकचालिस नम्बरको विन्जिर गाडीले जनकल्याण सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा चित्तललाई ठक्कर दिएको हो चित्तल गाडीसँग ठोकिँदा चालक समेत सामान्य घाइते भएका छन् चित्तलको लम्बाई पाँच फिट रहेको इलाका वन कार्यालय अमौरी लम्कीका प्रमुख भरत शाहले जानकारी दिएका छन् ठक्करबाट मरेको सो चित्तललाई हिजो नै सरोकारवाला सबैको रहरमा मुचुल्का उठाई गाडिएको छ अचानक भएको घटनामा गाडी चालक दोषी नदेखिएकाले उनलाई कारवाही नगरिने उनले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ विकासको अवरोध जाति तथा लैंगिक विभेद भन्ने मूल नाराका साथ हिजोदेखि डडेलधुरा सदरमुकाममा लैंगिक समानता कानूनी तथा महिला मानवाधिकार महिला सशक्तिकरण सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण प्रशिक्षक तालिम शुरू भएको छ कार्यक्रममा जिल्लाका दलित महिला अधिकार कर्मीहरूको सहभागिता रहेको छ समुदायमा दलित महिलाको अधिकार सुनिश्चित गर्न उनीहरूलाई आफ्नो हक अधिकार र कानूनको विषयमा स्पष्ट पार्न समाजमा सबैको समान पहिचान गराई विभेदको वातावरण समाजबाट हटाउन तालिमको आयोजना गरिएको कार्यक्रममा दलित महिला संघ डडेलद्वाकीय अध्यक्ष ज्ञानो सिजापतिले जानकारी गराएकी थिइन् तालिमको प्रशिक्षकमा दलित महिला संघका पूर्व केन्द्रीय अध्यक्ष दुर्गा सोप नेपाल बार एसोसिएसन डडेलद्वाका अध्यक्ष विष्णु भट्ट र कानूनी सहायता केन्द्र डडेलधुवाका संयोजक गणेश भट्ट रहेका छन् दलित महिला संघ डडेलधुवाको आयोजना तथा दलित महिला संघ काठमाडौँको सहयोगमा तालिम सञ्चालन गरिएको हो तालिम आइतबारसम्म सञ्चालनमा रहनेछ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली सुगर मिलले किसानको मर्कालाई ध्यान दिँदै उखुको मूल्य वृद्धि गरेको छ महाकाली सुगर मिल र उखु उत्पादन हकित तथा संरक्षण समितिको बसेको बैठकले मूल्य वृद्धि गर्ने निर्णयलाई कार्यान्वयन गर्ने भएको छ ओको उत्पादक हकित तथा संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईका अनुसार अब ओखोको मूल्य अर्ली चार सय एकसठी सामान्य चार सय एक्काउन्न अन्य चार सय एकचालिस गरेको बताउनु भएको छ विगतको भन्दा पाँच प्रतिशतले वृद्धि भएको बताइएको छ ओखोको मूल्य वृद्धिले किसानहरू खुशी भएका छनृ बझाङको मष्ट गाविसका पशु चौपायामा खोरेत रोगका कारण मर्न थालेपछि किसान चिन्तामा परेका छन् खोरेत रोगका कारण अहिलेसम्म सातवटा पशु चौपाया मरेको स्थानीय बासिन्दाले बताएका छन् पहिले मुखबाट र्याल आउने र त्यसपछि केही नखाने खुट्टा टेक्न नसक्ने लगायतका लक्षण पशु चौपायामा देखा पर्ने गरेका छन् यस्तो लक्षण देखिएको केही समयपछि पशु चौपाया मर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् डडेलधुराका अगुवा फलफूल कृषकलाई बगैँचा सुधार तालिम दिएको छ सुन्तला जातका फलफूलमा केही वर्ष यता विभिन्न रोग देखिन थालेपछि जिल्ला कृषि विकास कार्यालय डडेलधुराले कृषकलाई तालिम दिएको हो सुन्तला जातका फलफूलका पात पहिलो हुँदै जाने बिस्तारै सुक्दै जाने गरेपछि समस्या देखिँदै आएको थियो कार्यालयले अमरगढ़ी नौ बिरपत्तामा किसानकै बगैँचामा प्रयोगत्मक सुन्तला जात बगैँचा सुधार सुदृढीकरण स्थलगत तालिम दिएको हो जुनार तथा सुन्तला उत्पादन घट्दै गएको गुनासो आएपछि ठूलो लगानी रहेको फलफूल खेतीलाई दिगो संरक्षण तथा प्रवर्धन गर्न तालिम दिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ भजाङको चौधारी गाविसको वडा नम्बर सात र मौलाली गाविसको वडा नम्बर नौमा रहेको डुङ्ग्रे जिउलो गाग्रे पाटाको झारखेत जुलामा किसानले लगाएको गहुँमा झुसेल किरा लाग्दा चिन्ता छाएको छ त्यस क्षेत्रका करिब तीसजना किसानले लगाएको दुई सय रोपनी जमिनमा किराले गहुँको पात खाएर सखा पारेको हो जिल्ला कृषि विकास कार्यालयबाट खटिएको प्राविधिक टोलीले औषधि गरे पनि अझैसम्म नियन्त्रण हुन सकेको छैन गहुँ उम्रने बेलामा किरा लागेर गहुँ नष्ट हुँदा आफूहरूलाई भोकमरी हुने चिन्ताले सताएको स्थानीय सिद्धराज थापाले जानकारी दिएका छन् डडेलधुवाको कैलपालमाण्डो गाविस साक्षर गाविस घोषणाको तयारी नजिक पुगेको छ कैलपालमाण्डौ सामुदायिक अध्ययन केन्द्रको बैठकले आगामी माघ चार गते साक्षर गाविस घोषणा गर्ने निर्णय गरेको हो गाविसलाई जिल्लाको नवौं साक्षर गाविस घोषणा गर्न समिति समेत गठन गरिएको छ कैलपालमाण्डो सामुदायिक केन्द्रका अध्यक्ष डम्बरू दत्त फुलाराको अध्यक्षतामा बसेको बैठकले गाविसलाई साक्षर घोषणा गर्न गंगाराम फुलाराको संयोजकतामा सात सदस्यीय तयारी समिति गठन गरिएको हाम्रा कैलपालमाण्डौ सहयोगी टंकराज पनेरूले जनाएका छनृ कैलालीको धनगढ़ीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्ड कपको हिजो भएको खेलमा भूटानको डक स्टार फुटबल क्लब विजय भएको छ धनगढ़ी रंगशालामा दिउँसो भएको खेलमा डक स्टारले वेस्ट काठमाण्डुलाई चार एकले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो डक स्टार भूटानको थिम्पूमा रहेको त्यहाँको ए डिभिजनका दसवटा क्लब मध्ये उत्कृष्ट चारमा पर्ने क्लब हो माघ एक गतेसम्म चल्ने गोल्ड कप अन्तर्गत आजको खेलमा भारतको दिल्ली युनाइटेड र काठमाण्डुको बोइज युनियन क्लब बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम एघार क्लबका सदस्य ओम विक्रम चन्दले जानकारी दिएका छन् गोल्ड कप विजेताले रु पाँच लाख र उपविजेतालाई अढाई लाख तथा उत्कृष्ट खेलाड़ीले यमाहा मोटरसाइकल पुरस्कारको व्यवस्था गरिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो बझाङबाट धनगढ़ीतर्फ जाँदै गरेको ना छ ख आठ सय पैंतिस नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से एक ख अठार उनानब्बे नम्बरको मिनी ट्रक डडेलधुराको साउखर्कामा एक आपसमा ठोकिएका छन् ठक्करबाट कुनै मानवीय क्षति भने नभएको प्रहरले जनाएको छ तर गाड़ीमा भने